भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण वाचन नमस्कार एकल कविता वाचन कार्यक्रममा तपाईँलाई स्वागत छ उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम एकल कविता वाचन उज्यालो नाइन्टी नेटवर्कसँगै काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरू र साथै देशभरिका विभिन्न एफएम एकैसाथ सुन्न सकिन्छ आजको एकल कविता वाचनमा हामीसँग हुनुहुन्छ कवि विष्णु प्रसाद खतिवडा राहगिर उहाँको घर झापा खुदनाबारी आज प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे विष्णुप्रसाद खतिवडाका साथमा आएका छौँ र उहाँका कविता सुन्दै उहाँसँग कुराकानी गर्छौँ उहाँको मेरो परिचय भएको मात्रै पाँच मिनट भयो अब हामी स्टुडियोभित्र पसिसकेका छौँ विष्णुजी तपाईँलाई स्वागत छ धन्यवाद तपाईँलाई कविको रूपमा मैले भर्खरै मात्रै चिन्दैछु योभन्दा अगाडि भेटिएको थिएन चिन्जान थिएन छन्दमा कविता लेख्नुहुन्छ सम्म थाहा छ कुन कुन छन्दमा कलम चल्छन् यसै त पन्ध्रवटा छन्दको मैले प्रयोग गर्ने गरेका छु त्यसमा पनि धेरै पञ्चचामर भुजङ्ग प्रयात शार्दुल विक्रीडित जस्ता छन्दहरू चाहिँ प्रयोग गरेका छु सुरुको कविता कुन छन्दबाट सुनाउनुहुन्छ त भुजङ्ग प्रयातबाट छ ल सुनाउनुहोस् त शीर्षक छ आमा नखाएर आफू उनी साँचिदिन्छन् लुकाएर पीडा उनी हाँसिदिन्छन् खपी वेदना ती बसेकी पिँढीमा उनी एक आमा उनी एक आमा चिसोको सिरेटो पुरानो मजेत्रो बदल्ने अधुरो उही एक धोको उही खेत बेसी उही घाँस भारी पधेरो र चुलो उही दास नारी कुनै छैन इच्छा निजी स्वार्थ काजो छ सन्तानको नै खुसीमा खुसी जो दया धर्म संस्कार सदा प्रेमदाता उनी एक आमा उनी एक आमा उकालो भिरालो नदी ती तरेर उनी हुर्किए कि कमारी बनेर खुसी जिन्दगीमा थिएनन् कदापि कमी सन्ततिमा भएनन् तथापि जहाँ उन्नतिको सदा हुन्छ माया कुचक्री प्रवृत्ति त्यहाँ हुन्न ईर्ष्या बनी दीप जल्छिन् अधेरो कुनामा उनी एक आमा उनी एक आमा न धरती थियो यो न आकाश नै थियो न आत्मा थियो यो न संसार नै थियो थियो शून्य सारा उनैले भरेकी सबै वस्तु सृष्टि उनैले गरेकी अनेकौं अनेकौं सजाएर स्वप्न समाएर औँला सिकाएर हिँड्न भरोसा गरे कि तिनै पाइलामा उनी एक आमा उनी एक आमा उनी एक आमा उनी एक आमा भुजङ्ग प्रयात छन्दको यो कविता विष्णुप्रसाद खतिवडाको स्वरमा सुनियो सन्तान थरीथरीका भने जस्तै कवि थरीथरीका छन् कविको आफ्नो वाचन शैली छ फरक फरक शैलीका वाचनहरू सुन्दै जाँदा हामीलाई मिठो पनि लाग्छ तपाईँ अनि अनि खुल्दुली लाग्छ के कसरी कविता लेख्नुभयो होला कसरी यो गाउन सिक्नुभयो होला कसले यस्तो सूत्रहरू सिकायो होला कस कसको अध्ययन गर्नुभयो होला जस्तो लाग्दै आउँछ अहिलेको मेरो खुल्दुली चाहिँ तपाईँले कविता लेख्न थाल्नुभएको कति भयो होला जस्तो लाग्यो कविता म आफूलाई जान्दाखेरि नै म साहित्यलाई प्रेम गर्थेँ र त्यस क्रममा पहिले प्रारम्भमा चाहिँ म कथाहरू लेख्थेँ तर हस्टेल बस्ने क्रममा एउटा जीवनमा यस्तो घटना घट्यो जसले गर्दा म कथाबाट अत्यन्तै दूर गएर र कविताहरू लेख्न थालेँ र नेपालभन्दा बाहिर दार्जिलिङमा बसेर पढ्ने क्रममा बुवा आमाबाट टाढा हुँदाखेरि र त्यही क्रममा चाहिँ यसरी आमाप्रतिको प्रेम के हुँदो रहेछ परिवार भन्ने कुरा महसुस भएर त्यति बेलैदेखिको भावना चाहिँ जाग्दै गएर लेखिएका कविताहरू हुन् र विभिन्न घटनाहरू जो देखिन्छ त्यही कुरालाई लेख्दै गइयो र तिनै कविताहरू भन्दै गए नेपाली साहित्यको सबैभन्दा सकारात्मक पक्ष चाहिँ मलाई के लाग्छ आजभोलि भने असाध्यै कम उमेरका युवाहरू पनि पुरै कविता उपन्यास होइन गजल साहित्यमा चाहिँ असाध्यै नयाँ पुस्ता पनि सक्रिय भएर लागेको छ धेरै युवाहरू नै भेटिनुहुन्छ लगभग बुढाखाडा पुस्तालाई त विस्थापित गरिदिइसकेको अवस्था भने पनि हुन्छ यो चिजले चाहिँ हाम्रो साहित्य जुर्मुराउँदैछ है भन्ने खालको एउटा ढाडस मनमा पैदा हुन्छ र खुसी लाग्छ तपाईँले कविता होस्टेल बस्दाखेरि लेख्नु लेख्छु लेखेको भन्नुभयो तपाईँको पनि सँगसँगै म व्यक्तित्व के केमा भिज्दै जानुभयो बुझ्न खोज्दैछु तपाईँको उमेरसम्म आइपुग्दा कति अध्ययन गर्नुभयो केमा लाग्नुभयो त्यो चाहिँ चासो बढ्दै आएको छ होस्टेल किन बस्नुभएको थियो के पढ्दाखेरि कहाँ बस्नुभएको थियो म कालिम्पोङ बसेका थिएँ इच्छे भन्ने गाउँमा संस्कृत पढ्ने क्रममा संस्कृतको विद्यार्थी हुँ म अहिले शास्त्री सकियो र पुराणहरू वाचन गर्दै अहिले हिँडिरहेको छु ए पुराण पनि भन्नुहुन्छ आज वाचकी नै पर्नुभयो कि उपवाचकी हो वाचकी नै हो उपवाचकी त खासै बसिया छैन म ए भनेपछि त धेरै ठाउँमा पण्डित त्यहीँ गरेर तपाईँले पुराण सुनाउनुहुन्छ बिल्कुल यो चतुर्मासाहरू भन्नुहुन्छ होला अहिले कि सकिसक्यो चतुर्मासाको समय समय त सकिसक्यो विभिन्न ठाउँमा पुराणहरू विशेष गरेर भागवतहरू वाचन गर्ने गर्छु म युवा पुस्तामा भागवत वाचन गर्नुको रस बस्नु अथवा भागवत वाचन गर्नमा रहर लाग्नु अथवा युवा पुस्ताले त्यो पिँडो थाम्दै जानु त अझ हाम्रो संस्कृति भनौँ न अझ विशेष चाहिँ हिन्दू धर्मपट्टिको संस्कृतिको लागि सबल पक्ष हो कि जस्तो लाग्छ मलाई तपाईँ जस्तै अरू युवाहरू पनि छन् धेरै हुनुहुन्छ मभन्दा अझै कम उमेरका व्यक्तिहरू पनि हुनुहुन्छ जो अझै मभन्दा प्रखर हुनुहुन्छ त्यस चिजमा फेरि पनि उहाँहरू आउन सक्नु भएको छैन अध्ययन अध्ययन अझै गरिरहनु भएको छ कारणवश म चाहिँ नेपाल फर्किन बाध्य भएँ पढ्ने इच्छा हुँदाहुँदै पनि र त्यही क्रममा अहिले नेपालमै छु कालिम्पोङमा पढेको बारेमा त अझ कति कुरा लिनु छ तर एउटा कविता बिचमा सुनौँ है त कुन कुन कविता राख्ने अब बयान शीर्षक छ सादुल विक्रीडित छन्दमा छ अलिकति एउटा समस्या बताइहालेँ मैले म शीर्षक दिन त्यति जान्दिनँ कविता चाहिँ लेख्छु शीर्षक दिन चाहिँ मलाई अलिकति समस्या छ तपाईँ अरूको शीर्षकको धेरै व्याख्या गर्नुहुन्छ होला अब पुराण भन्ने भइसकेपछि त अनि त कुनै हुँदैन नि है ठिक छ बयान शृङ्गारिक छ तिम्रो यौवनको बसन्त बनको चर्चा नयाँ प्रेमको प्रेमी प्रीतमको कथा प्रणयको उन्मादयो वैंशको फुल्ने तर्खरको वयवको, हाँसो खुसी प्यारको छाया आँचलको सुशीतल सदा न्यानो मधुमासको ताजा नीत नवीन पल्लवहरू श्रृङ्गार सौन्दर्यको इन्द्रेणी गहना प्रभावदनमा चम्कन्छ आह्लादको मीनाक्षी मनमोहिनी चपलता सम्मोहिनी चालको बिम्बुष्टि रसवाहिनी मधुरता गाडा अति स्वादको बल्ली केश बतासको बहनमा आनन्दमा स्पर्शको चन्द्राकार मुहार दिव्य हँसिलो आलोकले वर्णको नारी वैभवको अगाध धनको सम्पन्नता शीलको सृष्टि सर्जकको अनन्त श्रमको पद्मी तिमी झिलको इच्छा क्लिष्ट अशिष्टता गगनको वर्षा बिना मेघको सारा अङ्गहरू रुजेसी जलले कड्के नजर लाजको चिल्ला शुभ्र तथा विशाल जगना अद्भुत सङ्गारको लोला झैस्तनमा स्तनमा कठोर करको पीडा बडा स्वादको मेलामा अनि खेतमा पनि तिमी तिम्रै कुनै रङ्गको वार्ता श्वेत हिमाल दन्तपदको शोभा सफा अङ्गको तिम्रै रूप कथात्म काव्य गहना चर्चा उनै हातको चारैतर्फ तिमी तिमी प्रकृति हौ सर्वोच्च आयामको चारैतर्फ तिमी तिमी प्रकृति हौ सर्वोच्च आयामको शृङ्गारिक कविता पनि सुन्यौँ हामीले यो कुन छन् त शार्दुल विक्रेडित व्यासासनमा बस्न जो पाए त्यहीको आँटै पुग्दैन है <laughs> तपाईँ व्यासासनमा पुग्नको लागि शास्त्रीसम्म अध्ययन गर्नुभयो कालिम्पोङमा कालिम्पोङमा त पूर्व मध्यमासम्म पढेँ त्यस पछाडि बनारस बनारसमा कति समय बस्नुभयो बनारस धेरै समय बसेँ लगभग सात आठ वर्षसम्म आजभोलि बढी जसो यो पुराण भन्ने वाचकीहरू बनारस पढेर आएका संस्कृतका विद्यार्थीहरू चाहिँ हुनुहुँदो रहेछ कि जस्तो लाग्छ हो यतातिर चाहिँ हाम्रोमा त्यो पढाइ त्यो लेभलको गुरु गुरुकुलहरू छ कि छैन नेपालमा छैन त्यसरी स्पेसल भागवतको लागि भनेको उतै नै जानुपर्छ त्यो एउटा समस्या हो यहाँ हामीले गर्नको लागि सोची पनि रहेका छौँ हुन त अगाडि पनि अग्रजहरूले पनि कोसिस गर्नुभयो होला विभिन्न कारणहरूले गर्दा यहाँ सकिरहेको छैनौँ हामी फेरि पनि कोसिस म पनि गरिरहेको छु कि अब भागवत पढ्नको लागि बाहिर जान नपरोस् भनेर होइन यो एउटा रमाइलो मलाई यो यसैमा ग्ल्यामर बस्यो आजको है यो कत्तिको खुल्दुलीको विषय के पुराण वाचन नेपालमा गर्ने पुस्ता चाहिँ भारतबाट हामी पैदा भएर आउनुपर्छ हाम्रोमा त्यो खालको पढाइ रहेनछ के के चिजले कमजोरी छ हाम्रोमा के संस्कृतको ब्याकग्राउन्डदेखि नै जग बलियो हुन नसकेको हो कि युनिभर्सिटीहरू राम्रा भएनन् कि अथवा त्यसको लागि छुट्टै गुरुको अलिक कडा अनुशासनको चाहिन्छ कि तपाईँहरूलाई के अध्ययन गर गर्नुभयो त्यहाँ के के अध्यापन गराउनुभयो जस्तो यहाँनिर युनिभर्सिटीहरू अलिक कमजोर देखियो त्यसको लागि राजनीति नै देशको अलिकति अस्थिर भएर पनि होला अनि विभिन्न कारणहरू त्यसमा अब विशेष त राजनीति नै कारण हुँदो रहेछ शिक्षाको लागि पनि अब यही माटोबाट उठेको शिक्षाले आज नासामा जुन कालगणना हुन्छ समयको गणना त्यो ऋषि पराशरले नवलपरासी जिल्लामा बसेर लेख्नुभएको तिनवटा ग्रन्थ छ लघु पराशरी मध्य पाराशरी र बृहत पाराशरी त्यसकै आधारमा अहिले पनि नासाको कालगणना टिकिया छ र विभिन्न यस्ता उन्नाइसको के टिकिया छ कालगणना भनेको समयको <laughs> गणना टिकेको छ हजुर त्यस्तै प्रकारले तर यहीँबाट उठेको त्यो संस्कृतको पढाइ आज विश्वका उन्नाइसवटा देशहरूमा विदेशी देशहरूमा अनिवार्य रूपले संस्कृत पढाइ हुन्छ तर यही माटोबाट उठेको त्यो चिजप्रति हामी चाहिँ वितृष्णा बनेर तपाईँहरूसँग त्यो डाटा छ उन्नाइसवटा देशको छ बिल्कुल छ अहिले अहिले तपाईँहरूसँग आधिकारिक डाटा नै छ आधिकारिक डाटा छ बिल्कुल छ अनि तपाईँहरूले नेपालको सरकार सरकारी निकायहरूमा घचघचाउनु भएको छैन त्यस्तो छ भनेर म त भर्खरै अहिले नेपाल आइरहेको छु धेरै समय भएको छैन फेरि पनि हामी त्यसप्रति युवा पुस्ता अत्यन्तै सजग बनेका छौँ र त्यसको लागि हामी काम गर्ने तर्खर एउटा माहौल तयार गर्दैछौँ अहिले फेरि सोध्न मन लाग्यो कहाँ कहाँ पुराण सुनाउनु भएको छ अहिलेसम्म धेरै जस्तो म झापा साइड नै हो मेरो घर झापा भएकोले पनि झापा इलाम मोरङ लगायत विशेष गरेर दार्जिलिङतिर अलिक अधिक जान्छु अनि आसाम अरुणाचल मणिपुर यी सबै ठाउँहरूमा भागवत सुन्नुहुन्छ सप्ताह नवाह के के वाचन सप्ताह सप्ताह नवाह ज मतलब पौराणिक क्षेत्र हो मेरो पुराणमा विभिन्न अठार पुराणमध्ये कोही पनि पुराणहरू कुनै पनि पुराणहरू वाचन गर्छ तपाईँहरूको संस्कृतको चाहिँ शास्त्री पछि कुन क्षेत्रमा जाने भन्ने हुन्छ त्यो फ्याकल्टीमा पनि शास्त्री भन्दा पूर्व नै जस्तो हामी मध्यमा सक्ने बित्तिकै कतापट्टि ज्योतिषतिर जाने हो कि पौराणिक क्षेत्रपट्टि जाने हो कि अथवा दर्शनतिर जाने हो कि ती विभिन्न वेदतिर जाने हो कि कर्मकाण्डी र पौराणिक एउटैमा पर्छ कि फरक फरक फरक पर्छ कर्मकाण्डको लागि पनि अलग हुन्छ अर्को कविता सुनौ अनि फेरि यो कुराकानीलाई जारी राख्छौँ भागवतकै चर्चा चल्दै थियो त्यस्तै त्यस्तै अलिक प्रार्थना भनेर एउटा इष्टलाई ईश्वरलाई नै नभनौँ एउटा देशलाई अथवा भनौँ एउटा अमुक व्यक्तिले प्रार्थना गरेर स्रग्मिणी छन्दमा लेखिएको छ शीर्षक छ प्रार्थना हातमा कर्मको वीरता झल्कियोस् विश्व आकाशमा देश यो चम्कियोस् उच्च आदर्शको नाथ बाटो बता हात सन्तानका नाथ लासमा लेख्छ भाग्य स्वयं जो विधाता बनी मर्छ हाँसेर जो चढ्छ फाँसी पनि धीर ज्ञानी गुणी नाथ छोरो पठा हात सन्तानको नाथ लासमा स्वच्छ सम्बन्धको प्रेम सौहार्दको उच्च नाता सदा साइनो कर्मको कर्मको धर्ममा नाथ निष्ठा लगा हात सन्तानका नाथ औलासमा न्याय अन्यायमा प्रष्ट जो माहिर बाँच्छ जो मर्छ जो देशकै खातिर चेतना चित्तको नाथ ज्योति जगा हात सन्तानका नाथ औलासमा कर्म यस्तो भनी मान चर्चा गरून् धरती आकाश नै पाउमा ती परुन् झुक्छ सारा जहाँ नाथ मन्दिर बना हात सन्तानका नाथ औलासमा गीत नेपालको विश्वमा गुन्जियोस् तुच्छ आचारको सारयो खुम्चियोस् दिव्य सङ्गीतको नाथ गाना सुना हात सन्तानका नाथ औलासमा उन्नति मार्गमा अग्रगामी बनुन् पौरखी उद्यमी स्वाभिमानी बनुन् शील सम्पन्नता नाथ प्रज्ञा जगा हात सन्तानका नाथ समा हात सन्तानका नाथ औलासमा कवि विष्णुप्रसाद खत्यौडा झापा खुदुनाबारी उहाँको घर राहगीर उहाँको साहित्यिक नाम हो अझ मैले त्यो छुट्याइरहेको छु विष्णुप्रसाद खत्यौडा मात्रै भनेर उहाँको नाम पुरा हुँदैन मैले सुरुमै राहगीर किन राख्नुभयो भनेर स्टुडियोमा पस्नुभन्दा अगाडि सोधेको थिएँ म भारत बसेर पढ्दाखेरि मलाई चाहिँ त्यही शब्द राम्रो लाग्यो त्यो राखेँ राहगीरको अर्थ यात्रु हुन्छ भनेर पनि बुझाउनु भएको थियो विष्णुप्रसादजी कतिवटा पुग्यो होला नि तपाईँका कविता चाहिँ अहिलेसम्म लगभग एक डेढ सय कविता भयो होला पहिले दुईवटा किताब प्रकाशित भइसक्या हुन् कविता गर्नुभएको छ अघि सुरु सुरुको कार्यक्रम सुरुवात गर्दाखेरि तपाईँले के भन्नुभएको थियो भने म कथा लेख्थेँ एउटा इन्सिडेन्टले चाहिँ मैले छोडेँ के इन्सिडेन्ट भयो त्यस्तो हस्टेल बस्ने क्रममा हस्टेलमा एकजना क्याप्टेन हुनुहुन्थ्यो उहाँ हस्टेलको उहाँले चाहिँ म अलिक बच्चा नै थिएँ त्यतिखेर लगभग तेह्र चौध पन्ध्र वर्षको उमेर थियो लगभग लेख्ने क्रममा बेलुका बेलुका रुटिन बनाएको थिएँ कि लेखेरै मात्रै सुत्ने भनेर र म क्लासमा कहिले पनि सेकेन्ड भइनँ क्लासको फर्स्टमै विद्यार्थी थिएँ त्यति हुँदाहुँदै पनि उहाँले चाहिँ ईर्ष्याले हो अथवा पावर देखाउन के हो पनि ती कथाहरू च्याति दिनुभयो मलाई बडा नमिठो लाग्यो यस्तो लाग्यो मेरो प्राण नै निमोठिरहेको जस्तो मलाई अनुभूति भयो अनि अनुभूति भएपछि मैले तर केही गर्न नसक्ने अवस्थामा थिएँ किनकि एक त उमेर पनि सानो थियो कलिलो मस्तिष्क र त्यति बेला मलाई अत्यन्तै नमिठो लाग्यो अनि मैले खोइ के भयो त्यस पछाडि मैले कथा लेख्नै सकिनँ र त्यहाँ च्यातिएका कथाहरू सबै हराएर गए एउटा मात्रै कथा अहिले त्यो समयमा लेखेको कथा छ जो चाहिँ त्यो तोते बोली भएर हो त्यतिखेरको किन हो अहिले पनि मलाई सबभन्दा मनपर्ने मैले लेखेको कथामध्ये त्यही नै हो र त्यो कथा नै मलाई प्रिय लाग्छ अरू कथा हराए लगभग बाह्रवटा जति कथा थिए त्यसरी च्यातिएर नष्ट भएपछि अनि मैले कथा लेख्न सकिनँ तर त्यतिखेर कस्तो थियो भने मलाई लाग्थ्यो किताब निकाल्न चाहिँ धेरै धेरै पुँजी चाहिन्छ धेरै खर्च लाग्छ र म सक्दिनँ होला जस्तो मलाई अनुभूति हुन्थ्यो त्यो भएपछि मैले सोचेँ पछि ठुलो भएपछि बिहे हुन्छ अनि बिहे भएपछि बुवाले अंश दिनुहुन्छ हामीले अंश दिएपछि त्यो बेचेर किताब निकाल्छु र त्यो मान्छेलाई हातमा दिन्छु भन्ने सोच क्या त्यतिखेर <laughs> त्यतिखेरको मतलब त्यो बच्चाको सोच थियो तर त्यस्तो केही भएन जब म हरिद्वार पुगेँ हरिद्वार पुगेपछि विभिन्न यहाँका नेपाली सङ्गठनहरू रहेछन् छात्रहरूको त्यस क्रममा त्यहाँ गएर मैले कविताहरू वाचन गरेँ अनि कविता वाचन गर्दाखेरि धेरै साथीहरूले माया दिनुभयो प्रेम दिनुभयो त्यहाँका व्यक्तिहरूले चाहिँ माया प्रेम दिएर तपाईँ किताब प्रकाशित गर्नुहोस् यति सुन्दर कविता छ हामी सहयोग गर्छौँ गर्छौँ भनेर पटक दुई हजार सातमा मैले देहरादुनबाट किताब प्रकाशित गरेका थिएँ कविताको किताब त्यो अरू केही उद्देश्य थिएन मैले त यति मात्रै थियो कि ती मान्छेलाई मैले पुस्तक पठाउनु थियो तर उनीप्रति आज म कृतकृत्य छु उनकै कारणले गर्दा आज म साहित्य क्षेत्रमा गर्नुभयो छैन छैन अंश पनि लिनुभएको छैन <laughs> तर पुस्तक निस्क्यो पुस्तक अनि त्यो पुस्तक चाहिँ तपाईँले यिनलाई पुऱ्याइदिनु भयो बिल्कुल मैले आफैले दिनुभयो कि अरू प्रत्यक्ष त म जान सकिनँ अरूको मार्फत दिएँ र त्यसपछि म उनलाई भेट्न चाहिँ गएको थिएँ धन्यवाद भन्न गएँ तपाईँ जान नसकेको भौगोलिक दूरीले डरले त होइन नि होइन होइन पर्दैन <laughs> अहिले त पर्दैन पक्कै होइन नत्र बालकको कालमा उहाँले त्यस्तो दबाएको भएर तपाईँलाई त्यो दबाब परिरह्यो कि छैन त्यस्तो उहाँको फेसमा चाहिँ कस्तो छ अहिले मतलब रेग्रेट पछुतो फिल गर्नुभयो देख्नुभयो मैले भने पशु नपस् तपाईँले पश्चाताप नगर्नु होला किनकि तपाईँको कारण याद छ जोस् याद छ मैले एकपटक त भनेको थिएँ सायद भुल्नुभयो कि पाँच सात वर्ष पहिले तपाईँको कारण नै आज म यहाँ छु भनेर भन्दाखेरि उहाँ मुस्कुराउनु भएको थियो कहिलेकाहीँ तपाईँ बसिरहेको व्यासासनको तल चाहिँ श्रोता भएर उहाँ बसिरहेको पनि अवस्था पर्छ होला दर्शक भएर अहिलेसम्म त्यस्तो संयोग चाहिँ भएको छैन कवि विष्णुप्रसाद खतिवडाले कसरी कथा छोडेर कवितामा लाग्नुभयो अथवा कथा लेख्नै छोड्नुपर्ने अवस्था आयो भन्ने सन्दर्भको कुरा हामीले गऱ्यौँ अहिले चाहिँ तपाईँको कुन कुन विधामा कलम चल्छ त अहिले म सामान्य गजल लेख्छु अनि कविताहरू लेख्छु र कथा लेख्छु विशेष कथा गजल र कविता यो तिनवटा विधामा चाहिँ कलम चल्छ हुन्छ म हामी फेरि एउटा कविता सुन्छौँ त्यसपछि यो कुराकानीको क्रम जारी राख्छौँ अबको कविता छ चार जात शीर्षक राखिरहेछु मैले शार्दुल विकृत छन्दमा नै छ यो पनि यो चाहिँ हाम्रो वेद अनुरूप चार जातको चाहिँ व्याख्या मैले गर्न खोजेको छु साहसी बलवान कठोर रणमा रक्षार्थ यो राष्ट्रको लड्ने धीर समाज हित पथमा जो होस् जुनै जातिको सच्चा सेवक राष्ट्रका सपुतती क्षत्रिय हुन् कर्मले मान्छे उच्च र निच हुन्न कुलले भन्दैछ यो धर्मले नैष्टिक योग्य सुपात्र सज्जनहरू वेत्ताहरू ध्यानी साधक मार्गदर्शकहरू ब्रह्मज्ञ ज्ञानीहरू ती हुन् ब्राह्मण एक दृष्टि सबमा राख्नेहरू कर्मले मान्छे उच्च र निच हुन्न कुलले भन्दैछ यो धर्मले सच्चा सेवक राष्ट्रका समिकति निर्माणमा होमिने जो छन् देश समुन्नति पथपटे निस्वार्थ डोर्याउने ती हुन् वैश्य व्यापारमा निपुण जो छन् कर्ण झै कर्मले मान्छे उच्च र निच हुन्न कुलले भन्दैछ यो धर्मले आकाङ्क्षा गतिलो लिएर मनमा हुन्नन् असन्तुष्ट जो निष्ठावान सदा हुँदैन कहिले आलस्यले रुष्ट जो ती हुन् शूद्र यथार्थमा परिचय दिन्छन् स्वयं कर्मले मान्छे उच्च र निच हुन्न कुलले भन्दैछ यो धर्मले मान्छे उच्च र निच हुन्न कुलले भन्दैछ यो धर्मले तपाईँ उज्यालो नाइन्टी नेटवर्कमा कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ एकल कविता वाचनमा हामीसँग आज कवि विष्णुप्रसाद खतिवडा राहगिर हुनुहुन्छ झापा खुदनाबारी उहाँको घर विष्णुप्रसाद कतिवटा रागिरका कविता सुन्छौँ र कुराकानी पनि गर्छौँ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सिधा कुरा विचार उज्यालो नाइन्टी नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो नाइन्टी नेटवर्कसँगै तपाईँ यो कार्यक्रम उज्यालो अनलाइन डट कमबाट पनि सुनिरहनु भएको छ र त्यसै गरी तपाईँको मोबाइलमा उज्यालो युजेवाइएएलओ उज्यालो एप्लिकेसनबाट पनि तपाईँ यो कार्यक्रम प्रत्यक्ष सुन्न अथवा डाउनलोड गर्न सक्नुहुन्छ आजको कार्यक्रममा हामीसँग कवि विष्णुप्रसाद खतिवडा राहगिर हुनुहुन्छ उहाँको घर झापा खुदुनाबारी उहाँले कालिम्पोङमा बसेर शास्त्री अध्ययन गर्नुभयो गुरुकुलमा र त्यहाँबाट बनारस पढ्न जानुभयो निकै वर्ष बनारस बसिसकेर अहिले यता फर्किनु भएको छ पुराण भन्ने पनि काम गर्नुहुन्छ विशेष आज चाहिँ कवि हुनुहुन्छ पुराण पनि आफैमा एउटा संस्कृत कविता हो कविता पढ्दै त्यसको उल्था गर्ने कामसम्म गर्नुहुन्छ उहाँको पढाइको विषय नै त्यसैमा उहाँले आचार्य गर्नुभयो आचार्य गरिसक्नुभयो मैले आजको कार्यक्रममा हामी उहाँका कविता सुन्दै उहाँसँग कुराकानी गर्दैछौँ शास्त्री भनेको स्नातक हजुर आचार्य भनेको अनि डिग्री हजुर होइन तपाईँको चाहिँ त्यसो भए तपाईँले शास्त्री पछि गएर अहिलेसम्म चाहिँ के पढ्नुभएको त शास्त्रीसम्म भनेको मेरो संस्कृत व्याकरण हो विषय संस्कृत व्याकरणमा चाहिँ मैले शास्त्री गरे ए अनि उता गएपछि पुराण चाहिँ फेरि बेग्लै च्याप्टर हो कि त्यसको तह के हो पुराण भनेको चाहिँ यस्तो जस्तो एउटा स्कुल पढ्ने विद्यार्थीले कम्प्युटर सिकेर उसले इन्स्टिच्युट खोल्यो भने त्यो उसले चलाउन पायो त्यस्तै इन्स्टिट्युसन भयो बिल्कुल त्यस्तै तरिकाले मैले निजी तौरबाट चाहिँ इन्जिनियरिङ चाहिँ बाँकी रह्यो <laughs> त्यसरी बुझौँ होइन बिल्कुल अब हामी कुराकानीलाई फेरि जोड्छौँ तर पहिला कवितैबाट सुरु गरौँ होला जस्तो लाग्यो हुन्छ एउटा शृङ्गारिक कविता छ पञ्चचामर छन्दमा छ म घोर स्वप्नमा थिएँ अचेत मध्यरातमा डुबे सुमग्न प्रेममा नसालु स्पर्श हातमा थिए उराधिका स्वयं सिपालु रास रचनमा झुकेर छोई ओठले लजालु मन्द बेगमा धपक्क दीप्त अङ्गते जवान रूप रङ्गले बिहार रास नै उमङ्ग बढ्छ जङ्गले अमोघ राघ मेघले खिचेर चित्त तानले मधुर बाँसुरी फुके बनेर कृष्ण शानले खिलेर सरी, मुसुक हाँसदा उनी पुगे म दौडिँदै त्यहाँ रहेछ स्वाद बेसरी प्रगाड प्यारमा दुबै डुबेर एक चित्तले लुटेर मात्र लौटियौँ खुसी अनन्त प्रीतले म अस्त व्यस्त त्रस्त थिएँ दुखेर आँसु झर्छ कि कठोर हातले कतै छुएर पिर पर्छ कि थिएन अन्य कोही नै थियो त आसमा जमी अपूर्व जोस भइसको भएन प्यारमा कमी नसा रहेछ रूपमा गुलाबी कोमलाङ्गमा पिए नि जिन्दगीभरि हुँदैन तृप्ति पानमा तथापि मुग्ध भई पिए बिहोस झैम होसमा नसोच अन्यथा तिमी भए सबै यी स्वप्नमा नसोच अन्यथा तिमी भए सबै यी स्वप्नमा हजुर पञ्चचामर छन्दको यो कविता हामीले विष्णुप्रसाद खत्रीडाको स्वरमा सुन्यौँ विष्णुजी तपाईँले भारतमा बसेर अध्ययन गर्दै जाँदाखेरि संस्कृतको अध्ययन अध्ययता तपाईँ होइन उहाँको भारतीय विद्यार्थीहरू र हाम्रो नेपाली विद्यार्थीहरूको चाहिँ अध्ययन अथवा बोध गर्ने क्षमता पढाइको लेभलहरू कतिको फरक पर्छ कि उस्तै हो कि के छ हामी नेपाली कुन ठाउँमा छौँ भन्न खोजेको मैले नेपाली जस एउटा राम्रो स्तर बनाएरै बस्नु भएको छ नेपालीहरू भन्ने बित्तिकै एउटा मेहनती हुन् भनेर एउटा छाप छोडेको पाइन्छ भारतीयहरूमा त्यो छाप छ त्यो छाप छ अनि तपाईँहरूले र भारतीयहरूले नेपाली पुराणवाचक र भारतीय पुराणवाचकहरूको कोर्स एउटै हुन्छ उस्तै अध्ययन हो उस्तै सेम हो उहाँहरूले हिन्दीमा अनुवाद गर्नुहुन्छ त्यसलाई तपाईँहरूले नेपालीमा अनुवाद गर्नुहुन्छ त्यति मात्रै फरक हो अनि तपाईँहरूको के यस्तै किसिमका सांस्कृतिक कुराहरूको आदान प्रदान रहन्छ यता आइसकेपछि पनि भारतीय सहपाठीहरूसँग बिल्कुल रहन्छ म त त्यो राहगिर नामको अघि चर्चा चल्दै थियो त्यो पनि म हिन्दी सिक्ने क्रममा चाहिँ मैले हिन्दी गजलहरू लेख्न थालेँ गजलका हुन त मलाई सैद्धान्तिक कुराहरू थाहा छैन काफिया रदिफ भनेको के हो मलाई त्यो थाहा छैन तथापि गजल लेख्न जान्दछु सामान्य गजल र त्यस क्रममा हिन्दी सिक्ने क्रममा चाहिँ मैले हिन्दी गजलहरू लेखेँ अनि गजल लेख्दाखेरि सानो सानो यसो कोठातिर साथीहरूलाई सुनाउँथेँ शुद्ध अशुद्धिको लागि र एकजना मित्र हुनुहुन्थ्यो बनारसमै परिचित राम्रो साहित्यकार हुनुहुन्छ कपिल तन्हा भन्ने उहाँले धेरै सहयोग गर्नुभयो मलाई लेख्नको लागि र उहाँले नै तिमीले चाहिँ साह्रै राम्रो गजलहरू लेख्यौ खुसी लाग्यो मलाई छिट्टै सिक्यौ गजल लेख्न त्यस त्यो भएर म तिमीलाई यो नाम दिन्छु तिम्रै गजलबाट एउटा नाम दिन्छु भनेर उहाँले नि दुई तिनजना बसे ठाउँमा राहगिर भनेर मलाई नाम दिनुभएको थियो ठिक छ उहाँ बस्दाको चिनो एउटा मित्रको उपहार भनेर मैले त्यसलाई र त्यसरी रहन गएँ उहाँले पनि तन्हा राख्नुभएछ आफ्नो तपाईँलाई पनि राहगिर अनि सबै हामी चाहिँ हिन्दी शब्दको ट्याग झुन्नु हुँदो रहेछौँ कि क्या हो नेपालीहरू के हामीले पनि नेपाली के नेपाली होइन उहाँ त वहीँको स्थानीयवासी हुनुहुन्छ अब अर्को कविता सुनौ न यो पनि पञ्चचामर छन्दमै रहेछ आज राखेको छु मैले शीर्षक चाहिँ विकास छैन देशमा अभाव रोजगारमा कतै छ मोज मस्तीमा कतै छ अन्धकारमा कतै छ फूल मार्गमा कतै छ पाउधारमा कतै छ रात शोकमा कतै छ भ्रष्टाचारमा परोपकार नामको जनाब धुर्त दाउमा विकास खोज निकास खोज राष्ट्रको नछर्कनु नघाउमा अनेक रोग जर्जरी असह्य हात पाउमा उठाउ देशमा थियो पुगेर गाउँ गाउँमा भलो बनाऊ भावना जलाऊ दीप चेतमा बजाऊ बाँसुरी तिमी लगाऊ ओठ वेतमा नगर्नु दान व्यर्थमा पराय धरती रेतमा सुवर्ण फल्छ सिपले स्वदेश खेत खेतमा जुटाऊ स्रोत निरको हिमाल रिक्त गर्भमा विदीर्ण हुन्छ भावना कठोर तिक्त कर्ममा कहाँ छ खोज औषधि लगाऊ लेप मर्ममा सराप लाग्छ देशको कलङ्क लाग्छ धर्ममा अमूल्य भेट जिन्दगी मिलेछ पुण्य जोगमा अथाह सौर्य देहको नफाल छिण भोगमा नमान हार तुच्छ यो नितान्त एक रोगमा सुपुत्र वीरका तिमी सदैव कर्मयोगमा सुपुत्र वीरका तिमी सदैव कर्मयोगमा तपाईँको अरू किताबहरू पनि प्रकाशित भइसक्यो त्यो अघि भन्नुभएको भन्दा पछि पछिल्लो समयमा नेपाल आएपछि प्रकाशित गर्नुभएको छ कि छैन नेपाल आएपछि एउटा इन्डिया हुँदै गरेँ एउटा नेपाल आएपछि नेपाल आएपछि विस्फोटको आवाज भन्ने एउटा कविता सङ्ग्रह जहाँ छन्द मु छन्दमुक्त र छन्दसहितका दुवै खाले कविताहरू समावेश गरेर प्रकाशित कति भयो नेपाल आउनुभएको चाहिँ भयो त्यसरी आउन त निकै समय भयो तिन चार सालै भयो तर आउने जाने क्रम अहिले पनि जाने क्रम छ हजुर अब फेरि छिट्टै केही किताब निकाल्ने सोचहरू छन् कि छैनन् कथा सङ्ग्रह निकाल्ने सोचमा छु र त्यही सिलसिलामा अहिले काठमाडौँ आएको ए ए भनेपछि छिट्टै आउँदैछ कथा हजुर तपाईँको एउटा हुन्छ नि डुज एन्ड डु नट्स भन्छन् नि एउटा गर्न हुने र गर्न नहुने चिजहरू विभिन्न नियम धर्मले अथवा समाजले राखेको हुन्छ पुराण भन्नेले यो यो गर्नुहुन्न यो यो गर्नुहुन्छ भने दिनचर्यामा तपाईँका केही फरक छन् अरूका भन्दा फरक छैन मलाई के लाग्छ भने गर्न हुने काम सबैले गर्न हुन्छ गर्न नहुने कसैले पनि गर्न हुन्न जस्तो चोरी कसैले गर्न हुन्न भ्रष्टाचार गर्न हुन्न दुराचार गर्नुहुन्न प पापाचार बलात्कार यस्ता निन्दनीय कर्म कसैले पनि गर्न हुन्न चाहे त्यो पण्डित होस् चाहे त्यो नहोस् तर पनि पण्डित एउटा आदर्श हो उसले अरूलाई सिकाउने भएको कारणले गर्दा ऊ चाहिँ अझै पनि समाजमा रोल मोडल भएर पेस हुनु पर्यो त्यस कारणले गर्दा उसको भूमिका युवा भइकन पनि अलि युवा शैलीमा हामीले आम युवा शैली भनेपछि जे बुझ्छौँ नि त्योभन्दा चाहिँ फरक जीवन जीवन बाँच्नै पर्ने हुन्छ बाँच्नै पर्ने हुन्छ त्यसमा रमाइलो लागिरहन्छ कि कहिले काहीँ बाध्य धेरै जस्तो पनि लाग्छ कि यस्तो चाहिँ हुँदो रहेछ जस्तो पहिले पहिले चाहिँ त्यस्तो फिलिङ हुन्थ्यो जति मान्छे धेरै चिन्दै गयो त्यति नै आफू खुम्चिने त्यो चाहिँ अनुभूति भएको थियो कुनै समयमा तर अहिले त्यस्तो छैन अहिले म रमाउन थालेँ त्यहीँ र त्यसमै खुसी छु म मलाई कुनै प्रकारको पश्चाताप पनि छैन र त्यसमै एकदम आनन्द र खुसी छु तपाईँभन्दा अगाडिको पुस्ताहरू त बनारस गएर ओरेर पुराण पढ्ने मौका कम थिए होला होइन अब पुस्तै नै सिक्दै आउनुभएको थियो होला उहाँहरूको पुस्तासँग पनि तपाईँको भेटघाट रहन्छ होला त्यसरी सिकेर आउनेहरूको के भन्नुहुन्छ तपाईँहरूलाई तपाईँहरूको अध्ययनलाई कसरी लिनुहुन्छ तपाईँहरू उहाँको अध्ययनलाई कसरी लिनुहुन्छ जस्तो अहिले नयाँ पुस्तामा केही नयाँ सोच विचारहरू पनि आएका छन् केही परिवर्तनहरू हुनपर्छ भन्ने धारमा उभिएको पाइन्छ नयाँ पुस्ता भने पुरानो पुस्ता चाहिँ पुरानै चिजलाई पनि मान्यता दिनपर्छ भन्ने यो दुई थरीको मत त त्यहाँ देखिन्छ त्यसमा पनि अब समावेश गरेर अगाडि बढ्न चाहिँ दुवैलाई चाहिँ समन्वय बनाएर समन्वय गरेर अगाडि बढ्न चाहिँ धेरै अहिलेको समयको चुनौती हो अहिलेको पुस्तालाई भनौँ अहिले मेरो पुस्तालाई त्यो चुनौती हो किनकि अब नयाँ र पुरानोको यो एउटा सेतु बनिरहेको छ अहिलेको पुस्ता त्यसले गर्दाखेरि अलिकति अप्ठ्यारो समय चाहिँ छ त्यो हिसाबले हेर्दाखेरि अहिले अब कुन कविता सुनाउनुहुन्छ अब बसन्त तिलका छन्दमा छ सृजना कलाले भन्ने शीर्षक छ नेपालको समरमा यदि बास गर्छौ राष्ट्रोन्नति असलमा यदि आश गर्छौ निस्वार्थ राष्ट्र हितमा जुट चेतनाले श्रृङ्गार राष्ट्र अबयो सृजना कलाले आफ्नै छ खेत मलिलो किन हात थाप्ने बानी हटाऊ अबयो परमुख ताक्ने मागेर गुम्छ गरिमा बुझयो तिमीले सम्मान पाउँछ सदा सृजना कलाले बाटो नहेर अरूको निज दाग पखाल सम्झेर पूर्व गरिमा खुकुरी पगाल निर्दो रहेछ बिचरा नभनोस् दयाले तान्नेछ ध्यान सहजै सृजना कलाले एके विरुद्ध खुकुरी कतिबेर लड्छ गोर्खा छयालिसहरू अब बन्नुपर्छ भाग्दैन शत्रु रणको अब यी कुराले बन्नेछ राष्ट्र बलियो सृजना कलाले कमजोर हुन्छ घर नै गृहयुद्ध गर्दा लज्जा घृणा स्वजनमा परिवार मर्दा विध्वंस होइन सृजना गर चेतनाले भित्तो लिपेर घरको सृजना कलाले निद्रा त्यजेर गहिरो उठजाग लाग खोप्तै नयाँ सिपहरू पगई उचाल झुल्के दिवा चरा पनि बोल्न थाले खिल्नेछ फूल श्रमको सृजना कलाले त्यागेर आऊ झगडा पथमा निकासको पानी र जङ्गल जमिन बीज हो विकासको बोकेर लक्ष्य दरिलो निज पाइलाले लेखेर जाऊ इतिहास सृजना कलाले लेखेर जाऊ इतिहास सृजना कलाले कवि विष्णु प्रसाद खतिवडा राहगिर उहाँको कविता सुनिरहेका छौँ हामी छन्द कविताहरू आजको कार्यक्रममा उहाँले विभिन्न छन्दका कविता हामीलाई सुन्दाउँदै हुनुहुन्छ विष्णुजी तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ बुबा आमा र दाजु भाउजू अरूहरूले चाहिँ साहित्यिक केही गर्नुहुन्छ कि गर्नुहुन्न दाजुले लेख्नुहुन्छ तर त्यसरी प्रकाशित कृतिहरू छैन धेरै राम्रो लेख लेख्नुहुन्छ दाजुबाट म धेरै प्रभावित छु तर त्यसरी कहीँ गएर कविता वाचन गरेको मलाई थाहा छैन उहाँ शिक्षक भएको कारणले गर्दा आफ्ना विद्यार्थीहरूलाई आफ्ना कविताहरू वाचन गर्न लगाएर उहाँ आफै सुनिरहनु भएको हुन्छ दाजुले सामान्य लेख्नुहुन्छ अरू त्यसरी लेख्ने मैले हाम्रो परिवारमा कोही हुनुहुन्न जमाना अनुसार सँगसँगै अङ्ग्रेजी पनि मान्छेले लैजानुपर्ने रहेछ होइन अब कति ठाउँमा त अङ्ग्रेजी नै चाहिन्छ भनौँ न अहिले इन्टरनेट नै सर्फ गर्दाखेरि पनि अङ्ग्रेजी नभई हुँदैन तपाईँले चाहिँ कुन तहसम्म अङ्ग्रेजी पढ्नुभयो र छोड्नुभयो कि अझै जारी छ म अब चाहिँ अङ्ग्रेजी पढौँ भन्दैछु संस्कृत पढ्नेको विशेष अङ्ग्रेजी अत्यन्तै कमजोर हुन्छ र अघि हामी यो नयाँ पुस्ता र पुरानो कोही कोहीले चाहिँ फेरि दुइटै असाध्यै राम्रो चलाउनु भएको पनि भेटेको छु बिल्कुल उहाँहरूले चाहिँ यसरी निजी तौरबाट संस्कृत अथवा मतलब अङ्ग्रेजी पढ्नुभएको हुन्छ या त स्कुल नै अध्ययन गर्नुभएको हुन्छ अलिक उच्च शिक्षा अध्ययन गरेर जानुभएको हुनाले उहाँहरूको तपाईँको चाहिँ स्कुलिङसम्म मात्रै हो इङ्ग्लिस मैले आठ क्लाससम्म मात्र पढे हो त्यसभन्दा सरकारी नेपाल हजुर अब सिक्दै हुनुहुन्छ अहिले म पढ्ने क्रममा छु मलाई फेरि खसखस लागिरहेको विषय पुराण वाचन नै हो किनभने हाम्रो अतिथिमा पुराण वाचनका कविता वाचक चाहिँ आउनुभएको थिएन पुराण वाचनको एउटा शैली कुनै स्याम्पल प्रस्तुत गर्न सकिन्छ तपाईँले कसरी प्रस्तुत गर्नुहुन्छ व्यासासनमा बसिसकेपछि भन्ने खालको स्याम्पल सुनाउन देखाउन सकिन्छ जस्तै कविता नभएर पुरानै वाचन शैलीको अथवा कुनै टुक्रा तपाईँलाई याद हुन्छ होला नि <laughs> कसरी तपाईँले प्रस्तुत गर्नुहुन्छ मैले यो तपाईँलाई अप्ठ्यारोमा त पारिनँ यसो भनेर अप्ठ्यारोमा भन्दा पनि कस्तो चाहिँ भयो भने अब के चाहिँ भन्ने कुन चाहिँ प्रसङ्गलाई भन्ने सकिएला नसकिएला फेरि लामो होला भन्ने चाहिँ मलाई लागेको छैन छोटकरीमा कुनै छोटकरीमा भन्दाखेरि अलिकति अब यताको पा पश्चिमेली जस्तो हुन्न हाम्रो पूर्व पूर्वमा चाहिँ यस्तै गरी बोलचालकै हिसाबले भन्छु म कथा गर्दा पनि जस्तै एउटा सामान्य एउटा दृष्टान्तलाई लिएँ मैले चरित्र भनेको अत्यन्तै ठुलो कुरा हुँदो रहेछ जस्तै हामी व्रत भन्छौँ व्रत शब्द चाहिँ वृत्तु आचरणै भन्ने संस्कृतको व्याकरणको त्यो धातुबाट व्रत शब्द बन्दछ वृत्तु आचरणै जसको अर्थ हुन्छ आचरण भन्ने व्रतको वास्तविक अर्थ हुन्छ आचरण भन्ने र आचरण शुद्ध भयो भने मात्रै व्रत शुद्ध हुँदो रहेछ र त्यो आचरण चाहिँ आचरणबाट उठेको व्रत चाहिँ यस्तो सुगन्ध त्यहाँबाट उठ्छ जसको कुनै सीमा हुँदैन जसले चाहिँ असीमित त्यो फैलिएर जाँदछ जस्तै भगवान् बुद्धमा चाहिँ शुद्ध आचरण थियो र उहाँको सन्देश त्यति बेला कुनै टेलिभिजनहरू थिएन कुनै रेडियोहरू थिएनन् जब पनि त्यति हुँदाहुँदै पनि त्यो सन्देश चाहिँ धेरै टाढा टाढासम्म सातौँ समुद्रहरू पार गरेर पुगेको पाइयो त्यसकारण जोसँग चरित्र छ भने सच्चा चरित्र छ भने त्यसलाई विज्ञापन पनि गरिरहन नपर्दो रहेछ अनि त्यसको सुगन्ध तत्काल नमर्दो रहेछ युगौँ युगौँसम्म रहँदो रहेछ त्यही सुगन्ध भगवान् कृष्ण हुनुहुन्छ त्यही सुगन्ध बुद्ध हुनुहुन्छ र तिनै आदर्श व्यक्तिहरूको आदर्श जीवनलाई हामी श्रवण गरेर हाम्रो पनि जीवनलाई आदर्श बनाउनको लागि पुराण सुन्नको लागि हामी बसिरहेका छौँ र यस पुराण श्रवणमा आउनु भएको तपाईँ सम्पूर्णलाई म स्वागत गर्दछु यसै गरी म प्रारम्भ गर्ने बडा रमाइलो गरी मिठो गरी प्रस्तुत गरिदिनु भयो हामीले तपाईँको पेसालाई मैले यसलाई सम्मानसहितै तपाईँलाई मैले अनुरोध गरेको हुँ <laughs> यसलाई अन्यथा नलिनु होला तपाईँले कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने चासो मलाई मनमा खसखस भइरहेको हुनाले यो अनुरोध गरेँ अब फेरि कविता सुनाउनुहोस् न विष्णुजी कुन सुनाउनुहुन्छ आफै गरौँ उन्नति भन्ने छ यो पनि शार्दुल विक्रीडित छन्दमा छ मिठो हुन्छ सदा स्वकर्म श्रम नै आधा रहे पेटनी माया लाग्छ सदा स्वसृष्टि रचना राम्रो नराम्रो पनि कालो दाग कलङ्कको तिलकले मर्दैछ या संस्कृति आफ्नो भाग्य र भागको जगतको आफै गरौँ उन्नति झरना ताल नदी र औषधहरू पानी पराया भयो आफ्नै भेद र भावको कलहले हानि स्वयंको भयो फालौँ मैल सबै नसा व्यसनका हे राष्ट्रका सन्तति माटोको ममता भए अलिकता आफै गरौं उन्नति जाली पौरख छद्म भेष पहिरी यो भ्रष्ट साधो भयो चारौं तर्फ छ शत्रुको बिगबिगी अस्तित्व खतरा भयो पापी कौरव वंशको वयवको आऊ गरौं सद्गति मासी यी प्रतिभा नयाँ प्रगतिको आफै गरौं उन्नति गुम्बा मस्जिद मन्दिरादि सबयो धर्मी बनौ देशको राष्ट्रोत्थान समाज हित पथमा कर्मी बनौ देशको आस्थाको मूल केन्द्र नै जगत हो लेखौं पूजा पद्धति खायौं अन्न अनाजको कर तिरौं आफै गरौं उन्नति गंगा लाल र बुद्ध औ अरनिको कोही बनौ लक्ष्मी झैं जो जे सक्दछ गर्न पर्छ सबले यो राष्ट्रको हितमै रोगायो यदि देशको मन भने खोजौं मिली ओखती फाकौं दर्द असह्य चोट भरिलो आफै गरौं उन्नति फाकौं दर्द असह्य चोट भरिलो आफै गरौँ उन्नति बडा मिठो गरी सुनाउनु भयो तपाईँको कविता धेरै धेरै सुन्न मन छ तर हामी लगभग कार्यक्रमको अन्त्यमा छौँ अब अन्त्यमा छौँ एउटा कविता चाहिँ अझै सुन्न समय छ तपाईँले त्यो तयार गर्नुहोला यो कार्यक्रम सबै सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्न खोज्यो भने कसरी सक्छ अब कसैलाई त पुरानै भन्न मन लगाउन होला होइन तपाईँ जानुहुन्छ नि देशैभरि यो त प्रवाससम्म सुनिन्छ सबैतिर बिल्कुल त्यसको लागि मेरो इमेलमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ बिएसएनयु आरएएचजिडबलइआर e e बाह्र at the rate Gmail dot com त्यसै गरी फोन नम्बर छ nine eight zero seven nine two eight three eight three तपाईँको कविताको बारेमा प्रतिक्रिया दिन पनि सकियो सल्लाह सुझाव पनि दिन सकियो तपाईँका पुस्तकहरू खोजी गर्नुभयो भने पनि पाउन सकियो त्यसमा फेसबुक चलाउनुहुन्छ कि चलाउनु फेसबुक चलाउँछु आधुनिक जमानामा चलाउनै पर्यो सबैले होइन <laughs> अब एउटा कविता सुनौँ अनि बिदा माग्छौँ हुन्छ यो पञ्च छन्दमै छ यो चाहिँ पहिलेको अहिलेसम्म सुनाएको कविताहरू चाहिँ पुस्तक प्रकाशित भइसकेपछि नयाँ लेखिएका थिए भने एउटा चाहिँ पुस्तकबाटै लिँदैछु त्यो विस्फोटको आवाजबाट पञ्च छन्दमा छ कलाकार र सर्जकप्रति थोरै भूमिका बाँधे समय छ छैन म जानिनँ यो कविता त्यतिखेर लेखेँ मैले मन मुम्बई गएको थिएँ कथाको लागि कथा गरेर फर्केर आउने क्रममा नेपाल बन्द रहेछ काँकर मैले त्यो रात गुजार्नुपर्ने भयो र म एउटा कोठा लिएर बसेँ त्यस क्रममा मैले टिभी अन गरेँ अन गर्दाखेरि के देख्यो भने त्यतिखेर महिला हिंसा घटना देशैभरि बढेको थियो त्यो समय मलाई यकिनन त्यो मिति थाहा भएन र त्यस क्रममा भयो के भने त्यहाँ हेर्दै गर्दा एकजना कार्यक्रम सञ्चालकले सोध्दै हुनुहुन्थ्यो आम व्यक्तिलाई कि यो किन महिला हिंसाको घटना घटेको भनेर सोद्धाखेरि उहाँले के प्रतिक्रिया दिनुभयो भने नेपालमा पनि दिल्लीमा पनि त्यस्तो बसमै घटना घटेका थियो उहाँले भन्नुभयो नेपाल जस्तो देशमा भारत जस्तो देशमा यस्तो हुनु सामान्य हो छि भनेर थुक्नुभयो छि भन्नुभयो त्यसो भन्दाखेरि छि भनेर त्यो थुकिरहँदा मलाई यस्तो लाग्यो त्यो माटोमा होइन मेरो मुखमा थुके जस्तो लाग्यो किनकि यो देश नराम्रो छ भने यो देशमा केही कमी छ भने त्यसलाई शुद्ध बनाउने त्यसलाई सुधार गर्ने कर्तव्य हाम्रो पनि हो र उहाँलाई जवाफ दिनको लागि मैले यो कविता लेखेको हुँ कलाकार र सर्जकप्रति पञ्चचामर छन्दमा छ कविता यस प्रकार छ गरिब मर्छ भोकले सुकेर मध्यरातमा नदोष देश छि भनी कलङ्क लाक्ष जातमा नमार देश निर्दयी सडेर हीन भावले सजेर आऊ सिपले शृगार्न देश कर्मले म बाँच्न पाऊ बालिका गुहार गर्न पाइन बिहान घाँस दाउरा गएर साँझ आइन अनन्त कोपिलाहरू भवेश्य सियो हरे सजेर आऊ सिपले सिगार्न देश कर्मले कहाँ छ विश्व आज यो छ जन्मभूमि यो कहाँ लुकेर अन्धकारमा सिकार खेल्छ को यहाँ अबेर गर्न हुन्न भो पकड छ फेरि कालले सजेर आऊ सिपले सिगार्न देश कर्मले हिमाल रुन्छ के भयो दुखेन छातीमा कतै फुटेन वाक्य प्रेमको रुँदैछ जानकी कठै छ प्रेम देशको भने हुँदैन हार्न केही गरे सजेर आऊ सिपले सिगार्न देश कर्मले विशुद्ध भक्त भई जुटेर आफ्नो ठाउँमा बनेर पौरखी तिमी सशक्त राष्ट्रहितमा ಉಮೇದ ಪೂರ್ಣಗಳನ್ನು ಡಟ್ಟೇರ ದತ್ತ ಚಿತ್ತಲೆ ಸಜೇರ ಆವು ಸೀಪಲೆ ಸಿಗಾರ್ನ ದೇಶ ಕರ್ಮಲೆ. पखाल दोष दृष्टिको नयाँ बिहान झुल्कियोस् लगाउ बीज सृष्टिको सुबास दिव्य फैलियोस् अचेत बस्न हुन्न भो अकाममा उदेकले सजेर आऊ सिपले सिगार्न देश कर्मले जलेर एक दीपले अनेक दीप बाल्दछ जलेर कोइला स्वयं समस्त धातु गाल्दछ चलेर एक पाइला नफर्क त्रस्त हारले सजेर आऊ सिपले सिगार्न देश कर्मले सजेर आऊ सिपले सिँगार्न देश कर्मले धेरै धेरै धन्यवाद विष्णुप्रसाद खतेवटाजी हाम्रो कार्यक्रममा आउनुभयो हामीलाई कविताहरू सुनाउनु भयो आफ्नो अनुभवबारे धेरै कुरा सुनाउनु भयो हार्दिक धन्यवाद तपाईँलाई यहाँलाई पनि धेरै धेरै धन्यवाद छ र म आभार प्रकट गर्दछु मलाई यो मौका दिनुभयो त्यसको लागि अत्यन्तै धेरै उज्यालो नाइन्टी नेटवर्कप्रति म आभार प्रकट गर्दछु लगायत तपाईँलाई पनि हस् त अर्को सातासम्मका लागि हामी बिदा चाहन्छौँ अर्को साता अर्का कविका साथ आउनेछौँ तबसम्मको लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरेलाई बिदा दिनुहोस् नमस्कार शुभरात्रि भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन